नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै एकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा जिल्ला शिक्षा कार्य चितवनले गएको आर्थिक वर्षमा जिल्लाकै शैक्षिक क्षेत्रको सुधारको लागि झन्डै सतहत्तर करोड रुपियाँ खर्च गरेको तथ्य आज सार्वजनिक गरेको छ कार्यालय ले भरपुरमा पत्रकार सम्मेलन गरी विद्यालयहरूको भौतिक पूर्वाधार विकास शिक्षकहरूको तलब भत्ता र शिक्षाको विकासको लागि उल्लेखित रकम खर्च गरेको जनाएको छ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले शिक्षामा भएको लगानीको तुलनामा सामुदायिक विद्यालयहरूको परीक्षाको नतिजामा सुधार नआएको बताउनुभयो उहाँले कमजोर विद्यालयहरूलाई जिल्लाकै राम्रो विद्यालयहरूको अनुभव साथसाथ गराए पनि शैक्षिक नतिजा सुधार्नुपर्ने आवश्यकता औल्याउनुभयो कार्यक्रममा बोल्दै परीक्षा शाखाका प्रमुख गोपाल कडेलले गएको एसएलसी परीक्षामा शून्य नतिजा ल्याउने राप्राबे माछुवाङ सिद्धिमा कक्षा दसमा पढ्दै गरेका नौजना विद्यार्थीहरूलाई डेजी आवासीय मावि पर्साले आवश्यक शिक्षण सिकाइ दिइरहेको जानकारी दिनुभयो यस्तै कार्यालयका उपसचिव रामकुमार श्रेष्ठले विद्यालयहरूको योजनाको बारेमा अर्का उपसचिव भक्तबहादुर सेन्चुरीले विद्यालय प्रशासनको बारेमा विद्यालय निरीक्षक बाबुराम दवाडीले अनौपचारिक शिक्षाको बारेमा जानकारी गराउनु भएको थियो Thank you. चितवन उच्च माध्यमिक विद्यालयले शिक्षण लाइसेन्स बिना नै निजी स्रोतमा शिक्षक भर्ती गरेको भन्दै नेपाल तरुण दल चितवनले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ तरुण दलले शिक्षा नियम विपरीत विद्यालयले शिक्षक भर्ती गरेको भन्दै आज जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको ध्यान आकर्षण समेत गराएको छ जिल्ला सचिव आनन्द राउतले अबको दस दिनभित्रमा शिक्षक नियुक्ति खारेज नगरी नगरिए कडा सङ्घर्षको कार्यक्रम गर्ने चेतावनी दिनुभयो जिल्ला शिक्षा अधिकारी शर्माले यसबारेमा विद्यालय निरीक्षकलाई छानबिन गर्न पठाउ गराउँदा लाइसेन्स बिना नै नियुक्ति गरेको भेटिएकाले विद्यालयसँग स्पष्टीकरण माग गरेको जानकारी दिनुभयो उहाँले शिक्षक नियुक्ति खारेजीको लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको बताउनुभयो जिल्ला शिक्षक कार्यालयले प्रष्टीकरण पत्रचार गरिसके पनि विद्यालयले अझै जवाफ दिएको छैन विद्यालयले गत वैशाख उन्नाइस गते निजी स्रोतमा छजना सूचक भर्ती गरेको थियो उनीहरूमध्ये चारजनाको शिक्षण लाइसेन्स नभएको पाइएको छ राष्ट्रिय लोक भजन चुडका प्रतिष्ठान चितवन शाखाले कृष्ण भजन प्रतियोगिता गर्ने भएको छ आज रेडियो अर्पणको सभाहालमा बैठक बसी शाखा चितवनले भाद्र पाँच गते कृष्ण समयको दिन प्रतियोगिता गर्ने जनाएको छ लोक भजन चुडका लोप हुन नदिन र संस्कृतिलाई राख्न प्रतियोगिता गर्न लागि शाखा चितवनका अध्यक्ष टेकाराम लामिसाले जानकारी दिनुभयो बैठकमा प्रतिर्पणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्य कृष्ण पन्त लगायतले भजन प्रतियोगिताको बारेमा मन्तव्य राख्नु भएको थियो Thank नवलप्रासीको त्रिवेणी स्थित एक फेन्सी पसलमा भएको आगलागीबाट झण्डै पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ आज बिहान तीन बजीतिर त्रिवेणी सुस्ता सात ब्यारेज टोलमा रहेको बैज्या रहमानीको फेन्सी पसलमा आगो लाग्दा सो बराबरको धनमाल जलेर नष्ट भएको त्रिवेणी प्रहरीले जनाएको छ नजिकै रहेको साइकल पसलबाट निस्केको आगो फेन्सी पसलमा फैलिएको र आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा ल्याइएको नवलप्रास प्रकाशित रहले जनाएको छ भारतीय गाडीको ठक्करबाट नवलप्रासीको दिव्यपुरीमा एकजना गम्भीर घाइते भएका छन् पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको जीपले गैराती दिव्यपुरी सात स्थित राजमार्गमा साइकल यात्री दिव्यपुरी पाँच बस्ने एकाउन्न वर्ष देव बहादुर पुनलाई ठक्कर दिएको इलाका प्रहरीकाले नलपुरले नवलपुरले जनाएको छ घाइते पुनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको र ठक्कर दिने जीप प्रहरीको नियन्त्रणमा रहेको नलपुर प्रहरीले जानकारी दिएको छ छ मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनमा आयोजित सात दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिमको आज एक समारोहका बीच समापन गरिएको छ प्रहरी जवान तालिममा सहभागी महिला प्रहरी जवानहरूलाई दिएको सात दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो तालिममा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रमा तालिमरत बत्तीसजना महिला प्रहरी जवानहरूको सहभागिता रहेको थियो कार्यक्रममा व्यक्तित्व विकास तथा उद्घोषण तालिममा सहभागी र प्रशिक्षकहरूलाई प्रशंसा पत्र वितरण गरी कार्यक्रम समापन गरियो दिएको हो सुन चाँदीको भाउ आज केही घटेको छ सुन्तोलामा एक सय पचास रुपियाँले घटेर पचास हजार आठ सय पचास रुपियाँमा कारोबार भइरहेको नेपाल चाँदी व्यवसायी महासंघले जनाएको छ बुधबार सुनको भाउ तोलामा एकाउन्न हजार रुपियाँ थियो अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपाली बजारमा पनि सुनको भाउमा गिरावट आएको महासंघले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रति औंश बाह्र सय नब्बे डलर रहेको सुनको भाउ आज बाह्र सय पचहत्तर डलरमा झरेको छ यस्तै चाँदीको भाउ दस रुपियाँले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 इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना radio Arpan news at Gmail dot com हौस् अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार Thank you.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 Study in Japan. Intake January and April 2014. Presented by Mr. Seirio Katsuki. College and school located at Tokyo, Osaka, Nagoya, Saitama, ekohama Chiba, Fukuoka, Okinawa. Venue Nippon Seminar Hall. Seminar हुने मिति 2070 हजार सत्तरी साउन पाँच गते शनिबार नारायणगढ चितवन दुई हजार सत्तरी साउन छ गते आइतबार Ratnanagar Tadi Chitwan contact Nippon educational centre सही चोक नारायणगढ चितवन फोन नम्बर शून्य छपन्न पाँच एकहत्तर शून्य चौवालिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न सन्ताउन्न आठ सय छ्यासी टाढी सम्पर्क फोन शून्य छपन्न छपन्चानब्बे छ सय चौन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एघार शून्य पचपन्न time eleven AM to two PM यसपालि त मलाई गहना चाहिन्छ चाहिन्छ होइन भने पल्टन फर्किन पाइँदैन नि होइन भन्ने बित्तिकै कहाँबाट ल्याउने गहना तपाईँ हुन्छ मात्र भन्नुहोस् न म तपाईँलाई जय श्री राम ज्वेलर्समा लगिहाल्छु नि ए त्यसो भए छिटो गर फेरि बेलुका रोधी जानु पर्छ नि तपाईँ पनि हजुर हामी कहाँ दक्ष कालीगढद्वारा आधुनिक कलात्मक एवं गुणस्तरयुक्त सुनसादीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क जय श्रीराम ज्वेलर चाँदी पसल रनपा दुईटारी high school road Chitwan proprietor Om Prakash mobile अन्ठानब्बे चार पचास त्रिचालिस चार सय अन्ठानब्बे घर तथा कोठा सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम Asia home decor home decor हो हामी कहाँ घर सजावटका सामग्रीहरू कार्पेट पर्दा पर्दाको डन्डी doormat mattress cushion cushion cover सोफाको कभर बेड कभर फोम पाइनोका साथै कार्पेट फिटिङ तथा पर्दा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 स्टाफ नर्स स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै अठार महिने अनमी पन्ध्र महिने CMA lab assistant veterinary JTA र नापी अर्थात् अमिन विषयमा समेत भर्ना आवेदन खुल्ला गरिएको छ इच्छुक विद्यार्थीहरूले यथाशीघ्र प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको समेत जानकारी गराइन्छ फारम भर्ने अन्तिम मिति दुई हजार सत्तरी श्रावण चार गतेसम्म प्रवेश परीक्षा टिएसएलसी तहको लागि हजार सत्तरी श्रावण नौ गते बिहान आठ बजे डिप्लोमा तहको लागि श्रावण एघार र बाह्र गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute Bharatpur Chitwan phone शून्य छपन्न पाँच सौ पाँच चौबिस नौ सय छयासी पाँच बहत्तर चार सय सत्र नोटिस बोन नम्बर सोह्र अठार शून्य पाँच पैँसठी चौबिस एक सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी सात सय अडसठी प्राविधिक शिक्षा आजको आवश्यकता बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा होइन कहाँ हो बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने उइके त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गरी आफू र छोराको भविष्य सुरक्षित पारिसके अनि बाबु अरू के के सुविधा रहेछन् त सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथुङ कथासित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकमको एक प्रतिशत पुरै बिमा अवधिभर पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्ट बोनस सहित पुरा बिमा रकम फिर्ता हुने रहेछ साथमा सबै उमेर र आर्थिक समूहका लागि अन्य दर्जनौ बिमा लेखहरू उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु ल ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौ आजै बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आजै बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स नवप्रतिभाको गायन कलाको सम्मान गर्दै चितवन चलचित्र कलाकार सङ्घ प्रस्तुत गर्दछ चितवन आइडल दुई हजार सत्तरी तपाईँकै ठाउँ टाढी नारायणगढ टनौली बजार र नवलपरासीको कावसोतीमा अडिसनको लागि हामी छिट्टै आउँदैछौ उपाधि विजेताले प्राप्त गर्नुहुनेछ नगद रु पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि फारम शुल्क दुई सय पचास मात्र फारम पाइने स्थान श्रुति सङ्गीत पाठशाला नारायण स्मार्ट एजुकेसन स्टोर्स भण्डारा हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस चौनौली बजार मनोकामना सृजना पुस्तक पसल मनहरी विद्यार्थी पुस्तक पसल Indrachowk Kawasoti Sonika mobile house high school road Tadi Krishna photo स्टुडियो पर्सा बजार थप जानकारीको लागि मोबाइल अन्ठानब्बे एक बाह्र तेइस छ सय बयासी र अन्ठानब्बे चार पचास उनसत्तरी चार सय उन्तिस जब दुई हात मिल्छन् विश्वास बढ्छ जब दुई हात मिल्छन् साझेदारी बढ्छ जब दुई हात